भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ हामी हरेक शनिबार राति सवा नौ बजेदेखि दस बजेसम्म एकल कविता वाचन उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ आउने गर्छौं र त्यसै गरी उज्यालो अनलाइन डट कमबाट पनि तपाईँ एकल कविता वाचन सुन्न र फुर्सदका बेला डाउनलोड गर्न सक्नुहुन्छ आज मसँग एकल कविता वाचनमा डाक्टर बिन्दु शर्मा हुनुहुन्छ दाङमा उहाँ जन्मनु भएको अहिले काठमाडौँ बल्खु बस्नुहुन्छ दुई हजार त्रिसठी सालदेखि अध्यापन गरिरहनु भएको छ रत्नराज्य क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ उपप्राध्यापक उहाँको पद हो नेपाली समालोचनाका नवीन आयामसहित चारवटा पुस्तक उहाँका सम्पादनमा लेखिसकेका सम्पादन उहाँद्वारा भइसकेका छन् समालोचना सम्बन्धी पुस्तक बढी लेख्नुहुन्छ भने पाँचवटा पुस्तक प्रकाशित छन् जसमध्ये एउटा पुस्तक ओक्कल दोक्कल पिपल पाथ निकै राम्रो कविता संग्रह पनि प्रकाशित भइसकेको छ मैले यसभित्रका कतिपय कविताहरू बेला बखत उज्यालो फल्चामा पनि सुरुवात गर्दा वाचन गरेको छु आज संयोगले उहाँसँग भेटघाट गर्ने मौका मिल्यो र कविता सुन्न सुनाउने फुर्सद पनि पाइयो तपाईँलाई स्वागत छ डाक्टर साहब धन्यवाद अक्षजी कति वर्ष भयो कविता लेख्न थाल्नुभएको त सानैदेखि लेख्नुहुन्थ्यो होला नि सानै त होइन स्कुलमा अलिअलि लेखेको याद छ तर त्यो कविता थिएन होला भन्ने लाग्छ अहिले अलिअलि सम्झिन्छु साथीको कपीमा लेखेको थिएँ मैले तिन चारवटा अनि पछि उसले एक हप्तापछि आएर तेरो कविता त राम्रो छ भन्नुभयो दाइले राम्रो रहेछ राम्रो लेखिदिइरहेछस् भनेर भनी उसले त्यसपछि त्यो कविता सोचेर लेखिएको थिएन भर्खरै त्यति बेला बौद्धलीय प्रजातन्त्र आएको थियो अनेक किसिमका प्रजातन्त्र सम्बन्धी यसो प्रतियोगिताहरू वक्तृत्व कलाहरू हुन्थे स्कुलमा अनि त्यहीमा मैले यस्तै प्रजातन्त्र बन्दी यस्तै शीर्षक राखेर कविता लेखेको थिएँ त आफ्नो कपीमा पनि होइन उसको कपीमा त्यसपछि कहाँ गयो थाहा छैन त्यत्तिकै त्यसपछि म कविता पढ्दा पनि पढिनँ लेख्दा पनि लेखिनँ अनि पछि आइएमा पढ्दै जाँदाखेरि आइए पढ्ने बेलामा चाहिँ केही अलि भावु खालको मुक्तक टाइपको कविताहरू लेखेको थिएँ त्यस पछाडि छपाउन रहर भयो अनि छपाउन रहर भएपछि हामीले दाङको स्थानीय पत्रिकामा त्यो पठाउने कुरो गऱ्यौँ मैले पठाउने कुरो गरेपछि मेरो साथी हुनुहुन्थ्यो उहाँले चाहिँ म पनि पठाउँछु त मात्रै पठाउने भनेर भन्नुभयो त्यस पछाडि उहाँले म लेख्छु भनेर लेख्नुभयो तर आफ्नो भिनाजुलाई लेखाउनु भयो उहाँले कविता उहाँको अब त्यति बेला हामी सचेत रूपले थिएनौँ उहाँ चाहिँ प्रगतिशील लेखनमा भनौँ एकदम सचेत चेतनाको दृष्टिकोणले उहाँको भिनाजु चाहिँ त्यस्तो व्यक्ति हुनुहुँदो रहेछ पछि मैले चिने अनि उहाँले लेखिदिनु भएको थियो अनि दुईजना साथी साथी हो मेरो र उहाँको पठायौँ पत्रिकामा उहाँको छापियो तुरुन्तै भोलिपल्ट मेरो चाहिँ छापिएन मेरो मेरो छापिएन त्यसबाट थाहा भएको मैले कवितामा के खोजिँदो रहेछ भने पत्रिकाहरूले कस्तोलाई प्रायोरिटी दिँदो रहेछन् भन्ने चाहिँ त्यो लाग्यो यो कति सालतिरको कुरा यो एकाउन्न सालको एकाउन्न बाहुन्न हुनुपर्छ हजुर म एकाउन्नमा हो आइए पढ्न थालेको बाहुन्न साल हो जस्तो लाग्छ मलाई बाहुन्न हो त्यसपछि तपाईँलाई झन् त्यो ओहो मेरो छापिएन मैले अझ राम्रो गर्नुपर्छ भन्ने खालको सोच हुँदै आयो होला त्यो मेरो पुगेन छ भन्ने त लाग्यो त्योभन्दा अगाडि स्कुल लेभलमा पनि अलिअलि अनुकरण गरेर पनि लेखिएको हो र आइए पढ्दा अन्तिमतिर इक्जाम दिने बेला फेरि दुई तिनवटा कविता लेखेको थिएँ मैले त्यसपछि ती पनि कता गए थाहा भएन त्यसपछि त म एकैचोटि ब्याचलर सक्ने बेला मात्रै लेख्न थालेँ हजुर अब पुस्तकाकार रूपमा चाहिँ धेरै भएको छैन तपाईँको पुस्तक हो कति राम्रो शीर्षक दिनुभएको छ ओकल दोकल पिपल पात यो केटाकेटीमा खेल्दाखेरि नेपालका सबै बालबालिकाले अनुभव गरेको सुनेको शब्द र एकदम क्याच गरिहाल्ने खालको पनि शब्द हजुर पहिलो संस्करण दुई हजार पचहत्तर साल माघमा आएको छ है यो पुस्तक एउटा नि जस्तो कविता लेख्नुहुन्छ त आइए पढ्दादेखिको अनुभव पनि सुनाउनु भयो केटाकेटी बेलाको अनुभव सुनाउनु भयो पुस्तकाकार रूपमा ननिकालेको भए चित्तै नबुझ्ने हुँदो रहेछ कि अथवा सङ्ग्रह निकालिसकेपछि तपाईँ त कति कविता लेख्नेहरूलाई पढाउनुहुन्छ होइन कति विधा लेख्नेहरूलाई पढाउनुहुन्छ त्यसै पनि पूर्ण छु मतलब भन्ने फिल गर्न सकिन्थ्यो नि त यो कविता सङ्ग्रहभन्दा त अझ माथिल्लो ज्ञान थियो यो चाहिँ तपाईँले एकदम मनपर्ने र मैले भन्नै पर्ने प्रश्न सोधिदिनु भयो धन्यवाद खासमा लेखन त अगाडिदेखि थियो किताब थिएन एउटा मेरो पेसाको कारणले गर्दाखेरि पनि प्राध्यापन पेसामा भएँ विद्यार्थीहरूलाई पढाउनैको लागि पनि मैले समकालीन साहित्य धेरै पढ्नुपर्ने भयो पढिरहँदाखेरि त्यसको कुनै प्रतिक्रिया नदिएर बस्न पनि मन लागेन अनि त्यस क्रममा मैले समालोचनाहरू धेरै लेखेँ अनि कविताहरू पनि लेखिएकै थियो फेरि विशेषाङ्कहरू धेरै प्रकाशित हुने लेखकका विशेषाङ्कहरू लेखा लेख प्रकाशित हुँदाखेरि उहाँहरूले समालोचना माग्नुभयो र समालोचना दिने क्रमले गर्दाखेरि म एक किसिमले केही सानो वृत्तमा चाहिँ समालोचकको रूपमा चिनिन थालेँ र कविताहरू लेख्थेँ मेरो डायरीमै हुन्थ्यो मैले कविता कति कविता त मैले मेरो श्रीमानलाई पनि सुनाइन देखाइन अह देखाइन अनि हमेसी मलाई पत्रिकामा दिन पनि आँट आएन र कसैले मेरो कवितामा अब मैले नदिएपछि नदेखाएपछि माग्ने त कुरै भएन त्यसले गर्दाखेरि म गुम्नमा गुमनाम जस्तै थिएँ पछिल्लो समय म हाम्रो एउटा जन अविरल जनसाहित्य यात्रा भन्ने मासिक कविता वाचनको श्रृङ्खला पनि चलाउँछु मैले त्यसमा कविताको प्रत्येक महिना प्रगतिशील वृत्तका कविहरूको कविता वाचन गर्ने समीक्षा गर्ने जिम्मेवारी मलाई आइलाग्यो त्यस पछाडि मैले कविताहरू पढ्दै गएँ समीक्षा गर्दै गएँ ठाउँ ठाउँमा समीक्षकको रूपमा पनि मलाई बोलाउन थालियो अनि समीक्षा गरिरहँदाखेरि एक दुईवटा कार्यक्रमहरूमा कस्तो भयो भने म समीक्षा गरेर बाहिर निस्किरहँदाखेरि चाहिँ कवितै नलेख्नेले समीक्षा गर्ने भन्ने खालको मैले सुने सुनेपछि अनि मलाई देखा अरूलाई देखाउनकै लागि भए पनि मैले किताब ननिकाली नहुने बाध्यता आइलागेको त्यस पछाडि मैले सायद यति चाँडी अझ पनि आउँथेन होला यो किताब कति ढिलो हुन्थ्यो होला अनि मैले निकालेको बिन्दु शर्मा हुनुहुन्छ ओकल दोकल पिपल पात उहाँको कविता संग्रह र त्यसै गरी अरू पुस्तकहरू पनि प्रकाशित छन् नौवटा पुस्तक प्रकाशित छन् जसमध्ये चारवटा उहाँले सम्पादन गर्नुभएको छ पाँचवटा पुस्तक आफूले लेख्नुभएको छ यी मध्येको एउटा चाहिँ कविता संग्रह मैले सबै कवि ल्याउँदाखेरि कविता पढ्नुहोस् त भनेर सुरु गराउँथेँ तपाईँको कविता मैले पढ्ने अनुमति मागिदिनुहुन्छ यो आँसुको सौन्दर्य शास्त्र कविता यद्यपि गला बसेको छ मेरो म खर पढेर एकपटक प्रस्तुत गर्छु डाक्टर बिन्दु शर्मालाई वाचाल भयो मौन धरती जब झर्यो ओइलाएको घाम पनि सपाट क्यानभास जस्तो साँझबाट ठिक त्यही रात बगाउँदै फूल जस्ता नदीहरू आँखाबाट याचना गर्यौ तिमीले एक निमेषमै मैले मेरो अस्तित्व जस्तो चहकिलो सिन्दुर दिएँ हृदयको अर्को बिहान पोल्टामै पोखियो हिउँदे घाम जस्तो न्यानो आश्वासन अनाम सहितकी पत्नीको चिसो तकमा भिराएर तिमीले रमिते बनायो मलाई ओभानो हुन नपाउँदै सियालमा झरेको पिपलको पात जस्तो ओसिलो मन र बाकसमा आएको छोराको सबसँगै अस्पताल नदेखेरै तुइएकी मेरी बुहारीको गर्वलाई पुरेकी थिए यही बन्जर भूमिमा विश्व बजारमा बेचिन विवश चाहनाको विरासत जस्तै बहिनीको बैंस फुस्किएको थियो मेरै मजेरीमा अनन्त कष्टका कुटुरासँगै अनि निर्दयी मालीबाटै पत्रहरू थुतिएको सौन्दर्यविहीन सयपत्री फूल जस्तै छोरीका छताछुल्ल कहरहरूलाई सम्हाल्ने आँसुका अञ्जुली पनि यिनै त हुन् सुकेनासले खाएको सुनकलीको सेतो शरीरलाई क्याटवाकमा निर्वस्त्र गरिँदा दुशासनका विरुद्ध उठ्ने कलेटी परेका मुठी पनि यिनै त हुन् कदर गर्दा गर्दै पतिको सत्तालाई खसेको आमाको आङको उपचारमा रित्तिएर कंगाल बनेका शब्दहरूमा तिमी देख्दा हौ काली लाग्दो कुरूपता मैले त मेरो पतिको रगतले छोराको पसिनाले बुहारीको मातृत्वले अनि छोरीको कौमार्यले तिर्दै आएकी छु तिमीलाई लालपूर्जाविहीन जमिनको अतिरिक्त तिरो ए रातहरूको राज्य ए सबहरूको सम्राट अब त बोल मैले बुझ्ने गरी कहिलेसम्म अनिर्णित रहिरहन्छ मेरो आँसुको सौन्दर्य शास्त्र यो कविता आँसुको सौन्दर्य शास्त्र मलाई पढ्न त अप्ठ्यारो लागि लागि पढे यो तपाईँ कविता मात्रै नभएर सम्पूर्ण नेपाली विधा पढाउने शिक्षकको अगाडि उहाँकै कविता पढ्न थालेँ बसेर कस्तो गरे पनि आवाज पनि बसेको छ कविता लेख्दाखेरिको अहिले पछिल्लो समयको ट्रेन्डमा तपाईँ आफै समालोचक पनि भएको हुनाले त्यो ट्रेन्डको अलिकति कुरा गरौँ कि जस्तो लाग्छ मलाई कविता धेरैले लेख्छन् हामी एकदम गद्य कवितामै जाउँ अहिले कुरा गर्दाखेरि एकदमै सानो उमेरकाहरूले पनि राम्रा कविता पनि लेख्नुहुन्छ अलिकति ठुला उमेरका तर अघि सुनाउने परम्परा छ भन्नुभयो नि मतलब एउटा कार्यक्रम चलाउँछु मैले भन्नुभयो त्यस्तै कार्यक्रम चलाउने मैले राजधानीमा धेरै देखेको छु राजधानी बाहिर पनि धेरै देखेको छु अनि कविता चाहिँ हामीले कस्तोको लागि लेख्ने पढेर सुन्दाखेरि असाध्यै मिठो हुने र तुरुन्तै ताली गढेर बज्ने खालको कविता लेख्ने हो कि दुर्गामी प्रभाव हुने कविता फरक हुन्छ कि अथवा कुनै कविता पढ्न पनि र पढेको सुन्न पनि दमदार आउने खालका कविता हुन्छन् कि कस्ता खालका प्रकृति प्रकृतिका हुन्छन् कविताहरू कविताहरू तपाईँले भने जस्तै हो कुनै अलिक तत्कालीन इस्युहरूलाई टिपेर लेखिएका कविताहरू सुनाउँदाखेरि ती बढी प्रभावकारी हुन्छन् र समयको क्रमसँगै एउटा समय पार गरिसकेपछि ती कविताहरू फेरि ओझेलमा पर्ने सम्भावना पनि त्यत्तिकै रहन्छ किनभने तत्कालीन इस्युलाई मात्रै टिपेका हुन्छन् तिनीहरू दीर्घकालीन महत्त्व नहुन सक्छ नहुन पनि सक्छ केहीमा हुन पनि सक्ला र अब पाठन पठ जुन कविता पढिन्छ अथवा भनौँ सुनिन्छ ती भन्दा वाचन गरिने भन्दा बेग्लै भन्न खोजेको मैले ती कविताहरू चाहिँ अलिक बौद्धिक खालका हुन्छन् भन्ने मलाई लाग्छ मैले हेरेको कविताहरू आफूले लेख्दै जाँदा कविता पढ्दै जाँदा र पढाउँदै जाँदाखेरि र कतिपय कविताहरू त्यही बौद्धिकताका कारणले गर्दाखेरि वाचनमा अर्थबोध गर्न गाह्रो हुन्छ सुनेर मात्रै वाचनबाट सुनेर मात्रै कसौटी चाहिँ के भनेर कसरी यस्तो हुन्छ बिम्बहरू जटिल बिम्बहरू आउन सक्छन् अहिले त जातीय सांस्कृतिक मिथकहरू पनि कविताहरूमा प्रशस्तै आएका छन् त्यस्तै गरेर आफ्नो जातीय बिम्बहरू पनि आउँछन् र ती बिम्बहरू सट्ट वाचन गर्दा भन्दा एकपटक कस्ता खालका हुन् ती मिथ के हो त्यसको परम्परा त्यो बुझेर मात्रै पाठकले चाहिँ ती कविताहरू भनेपछि काल बोक्नु पर्यो संस्कृति बोक्नु पर्यो मूल्य र मान्यता बोक्नु पर्यो महत्व बोक्नु पर्यो कविताले त्यो सुन्दा पढ्दा पनि सुहाउँदो हुन्छ अरूले वाचन गरेको सुन्दा पनि रमाइलो हुन्छ खासमा अहिले चाहिँ हाम्रो अहिलेको ट्रेन्ड हेर्दाखेरि सुनाइने कविताहरू चाहिँ धेरै राजनीतिक इस्युमा आधारित छन् ती कविताहरूको लागि के हो ती कविताहरू चाहिँ के हुन्छ भनेपछि अहिलेको त यो हाम्रो सूचनाको पहुँच पनि रेडियो लगायत एफएमहरूबाट सबैबाट सबै फेसबुकबाट छ त्यसले गर्दाखेरि कुनै पनि राजनीतिक निर्णयहरू घटनाक्रमहरू बारेमा जानकारी नरहेको भनौँ एउटा कविताको पाठक चाहिँ सामान्यतया हुँदैन त्यसले गर्दाखेरि त्यो विषयवस्तुमा आधारित राजनीतिक इस्युहरूलाई उठाइएका कविताहरू चाहिँ तत्काल लेखेर तत्काल वाचन गर्दाखेरि ती सम्प्रेष्य पनि हुन्छन् वाहवाही पनि पाउँछन् र केही तिनले शिल्पलाई अथवा विचारलाई त्यसै किसिमले माझ्ने अवसर पाएको भएपछि दीर्घकालीन महत्त्वका पनि रहन्छन् अब चाहिँ कविता वाचनतिर लैजान्छु मैले कविता ल्याएर अनि गफ मात्रै समालोचना मात्रै गराएर राखेँ भने फेरि कविमाथि अन्याय हुन्छ डाक्टर बिन्दु शर्मा हुनुहुन्छ दाङ उहाँको घर काठमाडौँ बल्खु बस्नुहुन्छ उपप्राध्यापक त्रिभुवन विश्वविद्यालय रत्नराज्य क्याम्पस आरआर क्याम्पसमा पढाउनुहुन्छ र आज हामी उहाँको ओकल दोकल पिपलपात कविता सङ्ग्रहसँगै बसिरहेका छौँ र एउटा कविता अब उहाँले वाचन गरेर सुनाउनुहुन्छ म ओक्कल दोक्कल पात शीर्षकै मेरो कविताको शीर्ष कविता सुनाउँछु आमा ओक्कल दोक्कल पातको रमाइलो खेल खेलाउँदै सधैँ झुक्क्यायौ र सोधिरह्यौ माथि कसको हात आमा ओक्कल दोक्कल पातको रमाइलो खेल खेलाउँदै सधैँ झुक्क्यायौ र तिम्रा माथि कसको हात बालापनको रमाइलोमा पहिचान गरेरै पनि भाइको हात पटक पटक परास्त भइरहे म झेली गरिरह्यो भाइले मौन भइरह्यौ तिमी तिमीले किनिदिएको साइकलको रफ्तारमा तिमीले किनिदिएको साइकलको रफ्तारमा लाखौं माइलको दूरी पार गरी सक्ता उसले म चाहिँ तिमीले नै ल्याइदिएको कुरुस र एक लक्षी ऊनको धागोलाई सिँगारेर सिपालु औंलाहरूमा जिन्दगीको सादापनलाई भरिरहे रङ्गीन बुट्टाहरूले र खुम्चिरहे त्यसकै गोलो परिधिमा मौन भइरह्यौ तिमी मैले लुकेरै उडाउँदा च्यातिएको भाइको पुरानो चङ्गाको मोल चटकनले सम्झाए कि तिमीले थाहा पाइनौ आमा चङ्गासँगै उन्मुक्त हुन नपाई पाउजूको छमछमी पछ्याउँदै अगेनामा खरानी भएका मेरा स्वप्निल रहरहरूको मोल के थियो प्रत्येक महिना केशसँगै छाँटिरहँदा भाइले आफ्नो धीरता प्रत्येक महिना केशसँगै छाँटिरहँदा भाइले आफ्नो धीरता मैले भने चुल्ठोसँगै कस्तै लगेँ र रिबनको फूल जस्तै फुलाइरहे ओठमा बनावटी हाँसो मौन भइरह्यो तिमी किशोरी वयमै पाकेको किम्बु जस्तो कोमल तनमा अन्जानमै कोरिदिँदा कसैले रातो मसीका कुरूप धर्काहरू फेरि पनि नवीकरण भइरह्यो हाम्रो आँसुमा नुहाएको समृद्ध सम्झौता र त जामाको फेरमा टाँसिन आएको सेतो पुतलीलाई जस्तै टपक्कै टिपेर मेरो आकाशलाई सजिलै मिल्काइदेऊ अनि मौन भइरह्यौ तिमी हिँडिरहे म तिम्रै गोरेटोमा हिँडिरहे म तिम्रै गोरेटोमा खोजिरहे भन्दा माथि उकाल्न आफ्नो चाहनाको दियो आमा मुक्त गर मलाई तिम्रो प्रभावबाट अब भनिदेऊ बहिनीलाई ओकल दोकल पिपल पात तिम्रामाथि तिम्रै हात ओकल दोकल पिपल पात तिम्रामाथि तिम्रै हात बडो राम्रो बडो मिठो एकदमै बुझ्नलाई पनि सजिलो सामान्य मान्छेले पनि बुझ्ने एकदम कविताको चाहिँ विशिष्ट रूप बुझेकाहरूले पनि बुझ्ने गरी कसरी लेख्नुपर्छ यस्तो कविता लेख्नको लागि बिन्दु म्याडम त्यस्तो त त्यस्तो धेरै त होइन कसरी भन्ने खासमा अब तपाईँले अघि पनि भनिहाल्नुभयो बाल खेल हो यो ओकल दोकल पिपल पातको खेल हामी खेल्थ्यौँ र अब यो कविता मैले त्यो खेल्दा खेल्दै मेरो बहिनीको छोरा सानो उसले आफ्नो मम्मीलाई दुःख दिइरहेको थियो त्यति बेला त्यति बेला फुरेको अनि त्यस पछाडि उसलाई म यता ल्याएर म खेलाउँदै थिएँ कसरी खेलाउने त भने हामीलाई जसरी पहिले हामी ओकल दोकल पिपल पात खेल्थ्यौँ अनि उसलाई पनि त्यसै गरी मैले घुप्टो पारेर उसको माथि हात राखेर ओकल दोकल पिपल पात तिम्रा माथि कसको हात भनेर खेल खेलाउँदै गर्दाखेरि झट्ट कहाँबाट ए यो त ओकल दोकल पिपल पात तिम्रा माथि कसको हात भनेर त यो त केटी मान्छेहरूलाई छोरी मान्छेहरूलाई सधैँभरि उसको माथि कसको अधीनता रहने त भन्ने प्रसङ्गमा पो आएको रहेछ क्या अब यो भावमा चाहिँ लेख्नुपर्ने रहेछ भन्ने मैले त्यहाँनिर भाव चाहिँ त्यसरी आयो अनि त्यसपछि मैले त्यही खेलकै पङ्क्तिहरू राखेर कविताको गहिराईलाई देखाउनको लागि बुझाउन मतलब कस्तो छ भने एउटा सीमित झुण्डभित्र मात्रै बसेर अथवा बिस पचासजना सयजना मात्रै बसेर कविता सुनाइरहेर कालजयी कविता आयो भने पनि कहिलेकाहीँ राम्रो लेख्ने मान्छे छ भने त्यही झुण्डमा रुमल्ली रहन्छ है अब फेरि होइन सबै मिडियामा समेटिन थाल्दाखेरि कहिलेकाहीँ गलत मान्छे पनि असाध्यै हाबी भएर गइदेला राम्रो लेख्ने पनि छैन होला अहिलेको युगलाई तपाईँहरू पढाउनु पनि हुन्छ तपाईँहरू त हजारौँ विद्यार्थीसँग डिल गर्नुपर्छ कोही दमदार होलान् कोही कमसल होलान् होइन तपाईँहरू आफै पनि सर्जक हुनुहुन्छ यो युगमा एकदमै भूपिसर्जनहरू जन्म कमाउनु पर्यो भने एकदमै कुनामा बसेको यो युगको प्रतिनिधित्व गर्न सक्ने भूपी खोज्नलाई कसरी खोज्न सकिन्छ होला यो हामी मिडियाकर्मीलाई पनि काम लाग्ने भएर मैले यो उपाय सोध्दैछु अहिले त चाहिँ खासमा मैले अघि पनि भने त्यो कविता वाचनको कार्यक्रम त्यस्तै कार्यक्रमहरूले जन्माउने हो त्यस्ता कविहरू पहिचानमा आउने हो कुनामा लुकेका मान्छेहरू कसरी आउँछन् त भन्ने कुरा त त्यो बिना हुँदैन र अहिले राम्रो काम के भएको छ भने प्रत्येक गाउँपालिका नगरपालिकाहरूले चाहिँ त्यसको यो साहित्य संस्कृति शीर्षकमा बजेटहरू छुट्याएका छन् हामी मिडियाहरूमा पनि देखिरहेछौँ सामाजिक सञ्जालमा फोटोहरू साहित्यिक महोत्सवहरू गरिरहेछन् र त्यो गर्ने क्रममा त्यहाँका स्थानीय कवि र आमन्त्रित कविहरूलाई सँगसँगै राखेर साहित्यकारहरू सँगसँगै राखेर ती प्रोग्रामहरू भएको जस्तो महसुस मैले गरेको छु यद्यपि म त्यस्ता महसुसमा सहभागी चाहिँ भएकी छैन के मेरो चिन्जान हुन कति वर्ष लाग्यो कति वर्ष लाग्यो नि त तपाईँ त त्रिसठी सालदेखि साहित्य नै पढाएर बस्नु भएको छ हजुर तपाईँ जस्तै कति मान्छेसँग मेरो चिन्जान म जस्तै अरू संसारकर्मीको पनि चिन्जान हुन पाएको छैन भने तपाईँहरू त जहिले पनि एउटा मिडियाले दिएको मात्रै एकदमै राम्रा कवि हो भन्ने त परिरहन्छ फेरि सुन्ने मान्छेलाई मिडियाले दिनुभन्दा बाहिर पनि त राम्रा कविहरू कति छन् हजुर त्यही हो स्थानीय तहले अहिले चाहिँ त्यस्तो प्रतिभाहरूलाई ती प्रोग्रामहरूमा ल्याउन सक्छन् स्थानीय तहमै पत्रिकाहरू धेरै छन् रेडियोहरू धेरै छन् रेडियोमा एफएम रेडियोहरूमाले पनि प्रत्येकले आफ्नो साहित्यिक कार्यक्रमहरू सञ्चालन गरेका छन् त्यसले गर्दा अहिले पहिले जस्तो स्थानीय तहबाटै त्यस्तो किसिमले आउँछन् र अब चाहिँ प्रतिभा त्यसरी हुन सक्ला पुस्तक प्रकाशनको लागि पहुँच नपुग्ला तर कविता वाचनको लागि आफ्नो प्रतिभा प्रस्फुटनको लागि अवसरबाट सायद वञ्चित हुनु पर्दैन कि यदि अन्तर्मुखी प्रतिभा होइन भने कोही चाहिँ लेखेर आफूभित्रै राख्ने नबोल्ने नदेखाउने भयो भने त बाहिर आउन गाह्रै पर्ला नत्र भने त्यसरी आउँछन् होला भन्ने लाग्छ मलाई अब मैले फेरि अर्को एउटा कविता वाचन गर्नलाई अनुरोध गरेँ तपाईँलाई त्यही सङ्ग्रहभित्रैबाट ओकल दोखल पिपल पात तपाईँको सङ्ग्रह छ यसबाट अर्को कुन कविता सुनाउनुहुन्छ म प्रियतम आमा शीर्षकको कविता सुनाउँछु हो हजुर मैले चाहिँ आफ्ना दैनिक क्रियाकलाप दैनिक अनुभूति जीवन व्यतीत गर्ने क्रमका आफ्ना सामान्य अनुभवहरूलाई पनि कवितात्मक रूप दिन रुचाउँछु भोगाईभन्दा टाढाको विषयवस्तु नआओस् भन्नेमा चाहिँ म सचेत हुन्छु र टाढा भोगाईभन्दा बाहिरको लेख्न पनि सक्दिनँ म त्यस्तै कविता हो यो प्रियतमकी आमासँग थामे र अन्जुलीमा पवित्र जलको पूर्ण कलश अनि बल्दै गरेका दीपहरूबाट डामिएर दिँदै चोखी भएको प्रमाण जुन दिन प्रवेश गरेथे म तिम्रो गृहमा निहुरेर चुपचाप फामे र अञ्जुलीमा पवित्र जलको पूर्ण कलश अनि बल्दै गरेका दीपहरूबाट डामिएर दिँदै चोखी भएको प्रमाण जुन दिन प्रवेश गरेथे म तिम्रो गृहमा निहुरेर चुपचाप हो त्यही पलबाट प्रारम्भ भएको हो नयाँ जिन्दगीको मेरो अग्नि परीक्षा ओ मेरो प्रियतमकी आमा हरेक बिहान भालेको डाकसँगै मैले लिपेको दैलोबाटै भित्रिएको हुन्छ तिम्रो घरमा मिरमिरे हरेक बिहान भालेको डाकसँगै मैले लिपेको दैलोबाटै भित्रिएको हुन्छ तिम्रो घरमा मिरमिरे मैले नै लगाएको जस्केलाको आग्लोसित विश्राम गर्छ प्रत्येक रात तिम्रो सम्रान्त सभ्यता मेरो चुलाको कौशलबाटै तृप्त भएर बिछ्यौनामा घुर्न पाउँछन् सबैका सासहरू मेरा औंलाका सिपले सिँगारिएका हुन् यी मझेरी बिडी र चोटाहरू झपक्कै फलेको हो मेरै पसिनाले सिन्चिएर करेसा बारीको त्यो रातो खुर्सानी हिमालमा घामको पहिलो झुल्को नपर्दै मेरो आगमनको प्रतीक्षामा घुर्किन थाल्छन् धुरीका बदामी परेवा पछ्यौरीको रङ पनि मेरै पछ्याउँदै आइ गर्छ रूपा भैँसी भकारोबाट यी सब सबबाट कसरी बेखबर भए कि ओ मेरो प्रियतमकी आमा गग्रेटामा राखिएको त्यो तामाको रातो गाग्री शर्बतले सरक्कै भरेर पठाएकै हुन् मेरी आमाले पोहोरको अक्षय तृतीयमा तीजको दरसितै तिमीलाई पनि आएको हो नयनसुदको गुलाबी फरिया ढक्कीभरि चिल्ला रोटी र सिसीभरि खादेको अचार तर किन किन हरेक पटक केराको बुङ्गोका पत्र जस्तै सधैँ सधैँ लेभ्रिरहे तिम्रा ओठहरू र बोकिरहे मैले मुटुमा मन्दा चल्झै तिम्रा वचनका भीमका आए पहाड़हरू ओ मेरो प्रियतमलाई जन्माउने आमा आफ्ना सारा अहमलाई थाती राखेर तमाम अतृप्तिलाई केशमा बाँधेर तिम्रै खातिर समर्पण हुँदा हुँदै पनि कहानी र भूल भयो मेरो व्यवहारमा कतिखेर चुक भयो मेरो चरित्रमा र असन्तुलित हुन पुग्यो सदा चम्चमाइरहने तिम्रो सत्ताको क्यालकुलेटर ओ मेरो प्रियतम कि प्रियामा अझै पनि अटाउन सकिन म मेरो प्रियतम झैँ किन तिम्रो उदार वात्सल्यभित्र मेरो सबै शरीरका रौँहरू ठाडा हुने गरी वाचन गरिदिनु भयो तपाईँले नेपाली एउटा समाजको चाहिँ पुरै प्रतिनिधित्व गरेर लेख्नु भएको छ साह्रै मिठो एकदमै राम्रो म त अझ कवितालाई तपाईँहरू आफै समालोचक तपाईँहरू आफै पढाउनुहुन्छ हामीले कसरी व्याख्या गर्नु र शरीरभरि कविता लेख्नुभयो साह्रै मिठो कविता कतिवटा मैले यसमा हेरेँ चौबिसवटा कविता सङ्कलित रहेछ तपाईँको मलाई मैले धेरै कविताका किताबहरू हेर्छु यसरी विषय सूची छुट्याएको पनि कमैमा देखेको छु तपाईँले देशको दृश्य भनेर छवटा कविता आकाङ्क्षाको अवतरण प्रतीक्षा आँसुको सौन्दर्य शास्त्र दङ्गी शरणको आँगनबाट बिम्बमा बटुवा हेलेनको आँगालो राख्नु भएको रहेछ सम्बन्धको यात्रा बिम्ब भनेर ओकल दोकल पिपल पात मन नहुँदी हुँ त प्रिय सम्बन्धको मार्गचित्र प्रिय कामरेडसँग प्रेमको क्रुसिफिकेसन प्रियतमकी आमासित फेरि समविधानको स्वरूप भनेर तिम्रो विरासतको अनुष्ठानमा डुम्रीको रूख तिम्रो विधानमा सम्बन्धमा सखी खास्टो मेनिफेस्टो र नाङ्गिएको समय भनेर अभिशाप मेरी छोरी र प्रेम दिवस समृद्धिको सपना चरैवेती खोजी गुदुलीमा मालती यसरी चौबिसवटा कविता छ छवटाको दरले शीर्षक छुट्याउनु भएको छ शीर्षकीकरण पनि राम्रो लाग्यो र तपाईँले आफ्नो ब्रान्डिङ आफ्नो एउटा लेख्ने शैलीलाई पनि यो नारी चेतका कुराहरू अलिक बढी गर्नुभएको हो कि जस्तो शीर्षकबाट म बुझ्दैछु मैले कविताहरू अध्ययन पनि गरेको छु यसमा र साह्रै राम्रो लाग्यो आज हामीसँग दाङ घर हुनुभएकी डाक्टर बिन्दु शर्मा हुनुहुन्छ काठमाडौँ बल्खु बस्नुहुन्छ उपप्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय रत्नराज्य क्याम्पसमा पढाउनुहुन्छ त्रिसठी सालदेखि उहाँ अध्यापन गर्दै आउनुभएको छ उहाँका नौवटा पुस्तकहरू प्रकाशित छन् समालोचनाका पुस्तकहरू बढी छन् ओकल दोकल पिपल पात उहाँको दुई साल माघमा पहिलोपटक प्रकाशन भएको कविता संग्रह डाक्टर बिन्दु शर्माका अरू कविताहरू र उहाँसँगको कुराकानी लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन डट कम मोबाइलमा उज्यालो एप्लिकेशनबाट तपाईँ उज्यालो कार्यक्रम उज्यालोको रात्रि कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज डाक्टर बिन्दु शर्मा हुनुहुन्छ मसँग दाङ उहाँको घर काठमाडौँ बल्खु बस्नुहुन्छ आरआर क्याम्पसमा पढाउनुहुन्छ नेपाली समालोचनाका नवीन आयामसँगै उहाँका चारवटा पुस्तकहरू सम्पादित छन् भने समालोचनाका अर्को चारवटा पुस्तक लेख्नुभएको छ र कविता संग्रह एउटा ओकल दोकल पिपल पात प्रकाशित गर्नुभएको छ आज उहाँका कविता सुन्दै हामी साहित्यका कुराकानी गर्दैछौँ तपाईँलाई फेरि स्वागत छ म्याडम धन्यवाद मैले अब अलिकति सन्दर्भ जोड्नुपर्छ धेरै अगाडि नेत्र एटम सरलाई मैले उज्यालोको यो एकल कविता वाचनमा ल्याएर प्रस्तुत गरिसकेको छु र संयोगले तपाईँहरू दुईजना दम्पति पनि हुनुहुन्छ श्रीमान श्रीमती हुनुहुन्छ आज तपाईँसँग पनि बस्न पाइयो रमाइलो लागिरहेको छ दुवैजना समालोचनामै बढी गर्नुहुन्छ तर दुवैजना कविता पनि लेख्नुहुन्छ कहिलेकाहीँ श्रीमानले लेखेको कविता श्रीमतीले सुन्ने श्रीमतीले लेखेको श्रीमानले सुन्ने हुन्छ कि हुँदैन हुन्छ तर सर धेरै कविता सुनाउनुहुन्न उहाँ लेख्नुहुन्छ लेखेर कहिले फेसबुकमा पोस्ट गर्यो भने मैले पढ्छु र म पनि सुरुमा चाहिँ सुनाउँदिनँ थिएँ कविता पछि चाहिँ कविता लेखेर केही समय राख्छु राखेर आफूले पूर्ण भयो भनेपछि चाहिँ म सुनाउन खोज्छु मैले त्यस अर्थमा मैले चाहिँ पहिलो पाठक बनाएको छु उहाँलाई म चाहिँ सुनाउँछु हजुर यो चाहिँ तपाईँहरूको मैले परिवारभित्रको सन्दर्भलाई मात्रै जोडेँ तपाईँहरूको कवि कविका सन्तान कतिजना भए एउटा छोरा छ कत्रो हुनुहुन्छ बाह्र कक्षा पढ्दै बाह्र कक्षा कविताको केही प्रभाव बा आमाको पर्या छ त्यस्तो लिटरेचरको बुकहरू त पढ्थ्यो अलिअलि समीक्षाहरू पनि गरेको हो लेखेको छैन लेख्नु भएको छैन साह्रै रमाइलो यो सन्दर्भबाट अलिकति परिवारमा झाँक्न मन मन पनि लाग्छ जस्तो कविताका सन्दर्भहरूमा मलाई कविताकै बारेमा सोध्न मन लागेको विशेष गरी तपाईँ जस्तो मान्छे जसले धेरै विद्यार्थीलाई उत्पादन पनि वर्षैपछि गरिरहनु भएको हुन्छ मास्टर्स लेभललाई पढाउनुहुन्छ होइन त्यो लेभललाई पढाउँदा तपाईँ तपाईँहरूले पढाएको प्रभाव पनि साहित्यिक विद्यार्थीमा पर्छ र तिनीहरूको प्रभाव अरूहरूलाई पनि पर्छ अहिले पछिल्लो समयको कविताको हामीले कुरा गरिरहेका छौँ यो फेसबुकमा राख्दाखेरि सब को आँखा एकदम छिटो खिच्ने भनेको त्यो यस्तो खालका कविता जहाँ चाहिँ यौन अङ्गका चर्चाहरू अलिक बढी गरिएका हुन्छन् यौन समागमका प्रसङ्गहरूलाई कसरी हुन्छ घुमाएर हालौँ भन्ने हिसाबले राखिरहेको हुन्छ एक किसिमले भन्दा हामी हामी अलि सानो सानो हुँदाखेरि रत्नपार्कका फुटपाथमा चाहिँ पुरै यो उत्तेजक खालका पुस्तकहरू पत्रिकाहरू पाइन्छ हेर्नुहुन्न है भनेर भन्थे अब त्यसलाई शब्द मात्रै बदलेर अलिक कविता लेख्ने पनि बानी भएको हो हाम्रो यो पछिल्लो पुस्ताका केही साथीहरूमा हो त्यो तपाईँले भनेको सही हो त्यस्तो छ र धेरै वाहवाही पाउने भाइरल हुने अनि तर्क कस्तो दिनुहुन्छन् भने बिपी कोइरालाले हुन्छ हामीले लेख्नुहुन्न भन्ने पनि तर्क मैले यदा कता कतै कतै भेटेको छु अब मैले चाहिँ अहिले यति बेला कवि बिन्दु शर्मालाई भन्दा पनि उपप्राध्यापक बिन्दु शर्मा जुन नेपाली अध्यापन गर्नुहुन्छ उहाँलाई चाहिँ सोध्छु बिपीले यौन साहित्य लेख्नु र अहिलेको पुस्ताले यौन साहित्य लेख्नु मा फरक केही छ कि छैन बिपीले यौन साहित्य लेख्दा पनि त्यो सिलिलता पाइन्छ त्यसमा अहिले चाहिँ अश्लीलतातिर गइरहेको छ अब अलिकति फेरि थप्छु यहाँनिर श्लीलता र अश्लीलतालाई हामीले कसरी छुट्याउन सक्छौँ कसरी बुझाउने यो पछिल्लो पुस्तालाई केही हाम्रा शब्द प्रयोगहरूमा पनि त्यो भर पर्छ र केही कुराहरू जस्तो भनौँ उदाहरणको लागि समागमकै प्रसङ्ग छ भने त्यसलाई छोपेर अथवा त्यो पार्टलाई छोपेर अर्को पाठमा जान सकिन्छ नि त र पाठकले पढ्दाखेरि त्यहाँनिरको त्यो शब्दको ज्ञापको बिचमा चाहिँ के अर्थ छ त्यो चाहिँ पहिल्याओस् अनि विश्वेश्वर प्रसाद कोइरालाको आख्यानमा चाहिँ त्यस्तो हो किनभने ती केही संवादहरू केही प्रसङ्गहरू र केही घटनाहरूले सबै कुरा बोध हुन्छ तर अहिलेकोमा चाहिँ सबै तरिकाहरू कसरी कपडा खोल्योदेखि लिएर जान्छ त्यसले गर्दाखेरि त्यो साहित्य पनि सस्तो भयो अश्लीलताहरू पनि गयो मैले पाएको मुख्य फरक कसरी हामीले सन्लिन सक्छौँ होला शिक्षकको त एउटा त्यो पनि अभिभावक हो सङ्लिनुपर्छ त्यसको लागि त एउटा त आफ्नो चेतना हो किनभने मैले कस्तो लेख्ने र दीर्घकालसम्म कसरी म स्थापित भइरहने अथवा तत्कालमा वाहवाही पाउने तर अहिले हामी पछाडिको लागि सोचिरहेका छैनौँ अहिले सबै तपाईँ हेर्नुभयो भने मिडियामा आउने पनि त्यही हो मिडियामा आउने लाग्ने मैले यो आफै सञ्चारकर्मी भएर पुरै बायसै हुन खोजेको होइन यो नहुन पनि यो हुनसक्छ समाजले यो एकदमै राम्रो भन्दै लैजाला भोलि यही स्थापित होला हामीलाई बायस हुने अधिकार पनि छैन तर प्रश्न उठाउन पाइन्छ स्खलित भन्ने शब्द प्रयोग नगरेको कवितै पाउन छोडेँ मैले कविताले त्यो माग्छ नै त्यो त खोइ <laughs> उहाँ लेखकहरूलाई सोध्नु पर्ला त्यो प्रयोग गर्नेहरूलाई तपाईँ लगायतका सम्पूर्ण समालोचक अथवा शिक्षकहरूलाई मैले राखेको प्रश्न किनभने समाजलाई डोराउनुमा तपाईँहरूको पनि एउटा एउटा एउटा एकाइ यही शब्द प्रयोग नगर्दा यसको अर्थ रहँदैन कि भन्ने कसै कसैलाई लाग्दो हो होइन त्यस किसिमले प्रयोग गर्नुभएको होला त्यो कविताकै सन्दर्भ पढ्दा उपयुक्त होला हेर्दा त श्लील छ नि तर कति ठाउँमा मतलब प्रत्येक कविता पल्टाउँदाखेरि ती शब्द त्यो एउटा मैले खासमा त्यो शब्द हामीले हेर्दाखेरि चाहिँ त्यो शब्द प्रयोग अब के कुरूपता सिर्जना गर्नको लागि लेखिने हो किनभने फरक सन्दर्भमा प्रयोग हुने त्यो स्खलित भन्ने शब्द त निश्चित ठाउँमा निश्चित सन्दर्भमा मात्रै प्रयोग हुने हो नि त्यसले गर्दाखेरि हरेकमा हरेक ठाउँमा त्यो शब्द प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने मलाई चाहिँ लाग्छ क्षणिक लोकप्रियताको लागि त्यस्ता चिजमा जस्तो अलिकति महिला अङ्गका अवयवहरूको वर्णन गर्ने होइन त्यो श्रृङ्गार साहित्यको नाउँमा हजुर कस्तो हुन सक्छ श्रृङ्गार साहित्य कस्तोसम्म हुन सक्छ केही उदाहरणहरू त्यो चाहिँ विपरीत लिङ्गीप्रति आकर्षण पैदा गर्न सक्ने खालको मान्छेलाई एकदमै रोमान्टिक भावमा लैजान सक्ने खालको राम्रा शब्दमा सकिन्छ किन नसकिनु त्यति बेला नसकिएको होइन लेखेकै हो लेखनाथ पौड्यालहरूकै पनि छन् त्यति सुक्ति सिन्धुमै आएको होइन त्यहाँ आएका छन् र अहिले पछिल्लो समय केही प्रेम कविताहरू त्यस्ता पनि छन् सकिन्छ नसकिने होइन त्यस्तो वातावरण त्यस्तो भाव चाहिँ सिर्जना गरिदिने हो त्यो शब्दको वर्णन भन्दा पनि हामीले भावलाई चाहिँ जोड दिनुपर्छ भन्ने मलाई मैले कविलाई एकदम छायामा हाल्दै शिक्षकलाई मात्रै तानिरहे जस्तो छ म्याडम एउटा कविता फेरि सुन्नु पर्यो आज डाक्टर बिन्दु शर्मासँग छौँ हामी कविताका कुरा गर्दै कविता सुन्दैछौँ र उहाँ नेपालीकै शिक्षक पनि हुनुभएको र आफू पनि लेख्ने कवि हुनुभएको हुनाले मैले विभिन्न सन्दर्भमा सोधि पनि रहेको छु प्रश्नहरू म एउटा यो तिम्रो विरासतको अनुष्ठानमा कविता सुनाउँछु यो चाहिँ म थारू गाउँमा हुर्केकी मान्छे हुँ त्यसले गर्दाखेरि थारू भाषाका शब्दहरू यसमा छन् अघि तपाईँले गरेको प्रश्न यहाँ मिल्न सक्छ फेरि किनभने वाचन गर्दाखेरि यो कविता त्यति प्रष्टसँग नबुझिन सक्छ केही शब्दहरू मैले यहाँ दिएकी छु त्यति गाह्रो होला जस्तो लाग्दैन किनभने मेरो आफ्नो ठाउँको मेरो आफ्नो पहिचानको कविता हो भन्ने मलाई लागेर मैले चाहिँ यो कविता छनौट गरेकी छु धेरै ठाउँ वाचन गरेकी पनि छैन यो तिम्रो विरासतको अनुष्ठानमा ठकुर्न्या तिम्रो विरासतको अनुष्ठानले हाम्रो घरको शिरमाथि सधैँ सधैँ तुसारो पारिरहँदा किन लाग्छ तिम्रो बारदलीमा मात्र पुसको पारिलो घाम ठकुर्न्या तिम्रो विरासतको अनुष्ठानले हाम्रो घरको शिरमाथि सधैँ सधैँ तुसारो पारिरहँदा किन लाग्छ तिम्रो बारदलीमा मात्र पुसको पारिलो घाम तिम्रो दिनभरिको थकान बिर्साउने मुलायम बिछ्यौना बिछ्याइदिएका मेरा खस्रा हत्केलाहरू किन चिरिँदैछन् दिनदिनै झन्झन केराका पात झैँ चरचरी पिप्लेको जरुवाबाट खेपेको मूलको पानी कलात्मक काँसको कुलिन करुवाबाट घुटु घुटु पियाइरहँदा तिमीलाई किन बन्द हुँदैछन् बिस्तारै बिडीका ठुटाले डामिएर काला भएका मेरा ढेब्रे ओठहरू मैले नै तेल भरेर बालिदिएको शीतलपुरको शिव मन्दिरको गजुर जस्तो त्यो टिलिक्क टल्कने पानसको उज्यालोमा पढेका तिम्रा दर सन्तानले शक्तिका आडमा भर्साइरहँदा भव्य महलमा राज्यको विधान किन पोखिँदैछ वरिपरि मेरा आँखालाई निस्तेज पारेर फाल्सा परेको रगत जस्तो कालो अँध्यारो अनि बाँकी छैन किन कतै पनि मारको सखिरको सुर फुक्ने हाम्रो मौलिक श्वास र किन एकाएक मन्द हुँदैछ लद्याबाट अधुन बोक्ता बोक्दै फुटेर रगताम्य भएका यी पैतलाको गति जुठेलनाको भुइँभरि किरिङ मिरिङ अक्षरहरू कोर्दा कोर्दै बल जफ्ती हँस्या र गैँजा थमाइएकी मेरी छोरीका हातमा देख्यौ नि तिमीले धस्सिएको बनकसको कालो गुजुल्टो ठकुर्न्या डोली उठिसके कि उसले पर्खिनु पर्ने हो अझै कति मास पटलरी लैजान तिम्रो विरासतको अनुष्ठानमा धन्यवाद यो चाहिँ तपाईँले आफ्नो पहिचान मतलब आफ्नो क्षेत्रको कुरालाई प्रतिनिधित्व त्यति बेला भनौँ हाम्रो दाङमा त कमलरी प्रथा थियो होइन र निम्न वर्गले मध्यम वर्गको उत्थानमा अझ उनीहरूको योगदान के रह्यो त त्यो वर्गका मान्छेहरू कहाँ पुगिसके हो कहाँ पुगिसके अहिले पनि खासमा पढ्नको लागि टुकी पानस बालिदिएर राखिदिने मान्छेहरू अझै अध्यारोमा छन् तर त्यसरी पढेका मान्छेहरू चाहिँ कहाँ पुगे त सम्झिँदाखेरि अलिक अहिले पनि हामी लोकतन्त्र भन्छौँ होइन लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गऱ्यौँ भन्छौँ तर निम्न वर्गको अवस्था जहाँको तहीँ छ धनी झन् धनी हुँदै जाने प्रवृत्ति छ त्यसैलाई चाहिँ मैले कविताको रूप साह्रै मिठो गरी कुराकानी हुँदैछ समय सकिँदै गइसक्यो मलाई पत्तो भएको छैन डर पनि लागिरहेको छ हाम्रो प्राविधिक साथी सङ्घर्ष विष्टलाई पनि साह्रै रुचि लागिरहेको छ तपाईँको कुरा भन्ने कुरो मैले किन बुझेको छु भने पूर्ण ध्यान दिएर सम्पूर्ण शब्द शब्द सुन्दै बस्नुभएको छ आज एकदम सरल भाषामा मिठो हुने गरी सबै थरी बुझिने गरी भनिदिइरहनु भएको छ समय अभाव भएको हुनाले तपाईँले यो कमसेकम एक एक च्याप्टरको एउटा कविता त पढ्ने समय मिलोस् भन्ने सोच्दैछु म अर्को एउटा कवितातिर फेरि लैजान्छु मलाई लाग्छ देशको दृश्यको एउटा गयो सम्बन्धको यात्रा प्रतिबिम्बबाट एउटा वाचन गर्नुभयो जस्तो लाग्यो संविधानको स्वरूपबाट नि अहिले गर्नुभयो अब अर्कोबाट अथवा तपाईँको रोजाइमा गर्नुहोस् है मलाई त्यस्तो लागेको मात्रै पनि हुनसक्छ त्यसो भए म यो नाङ्गिएको समयबाट गर्छु यो धेरै ठाउँमा वाचन गरेछु दुई तिन ठाउँमा मैले वाचन गरेको कविता हो गोधुलीमा मालती गोधुलीमा मालती हजुर यो यो पुस्तकको अन्तिम कविता अन्तिम कविता हो यो कविता चाहिँ अलिकति लामो छ विष्टको आँगनको ओसिलो कुनामा अछट्टै बाको हाते कल नजिकै बसेर मालिकको पाइजामा तुर्पाई गर्दा गर्दै कति बेला पोखिदियो मेरो तनमा समयले तरुनी रङ पत्तै भएन विष्टको आँगनको ओसिलो कुनामा अछट्टै बाको हातेकल नजिकै बसेर मालिकको पाइजामा तुर्पाई गर्दा गर्दै कति बेला पोखिदियो मेरो तनमा समयले तरुनी रङ पत्तै भएन र त मेरा बाले सिएका सुकिला लुगा लाउनेहरूले नै मसलाको रूख जस्तै एकैचोटि नाङ्गो बनाए मलाई अचेल अमावास्याका चिमचिमे ताराहरूको चमक चोरेर बिस्तारै बिस्तारै चम्किँदै जाने जुन प्रिय लाग्छ मलाई सन्निपात चढेको बिरामी जसरी काँप्दै रातमा डाम्न आइपुग्ने सर्पलाई लछाड्दै गरेको न्याउरी मुसो जस्तो आलो रगतको बिस्याइनो गन्ध मिसिएका काला ओठहरूले कति पनि विचलित बनाउँदैनन् मलाई उज्यालोमा त जग्गे थापेर उनीहरूले मैले सिएको चदुवा मुनिबाटै हवन गरिरहन्छन् मेरा सिरुपाते रहरहरूलाई बाजेले ढुङ्गामा कुदेको शिवलिङ्गलाई साक्षी राखेर मेरो हंसलाई हलपो जस्तै गरी आकाशबाट मन्दिरको ढोक्कैमा तुर्लुङ्ग झुन्ड्याइदिन्छन् दुर्गन्धलाई मैलपोषले छोपेका उनीहरूको बेसारे बेहोराले फन्न रिङाउँछ मलाई बाउचाले घुमाएको च्याम्पटी झैँ निर्वासित हुन्छु म कुवाको भ्यागुतो जस्तै ठालुका घृणी दृष्टिबाट अनि इम्ब्रोइड्री गर्दाको रुमाललाई जसरी चसी घोचिरहन्छ मेरो हृदय विभेदको तीखो सियोले हसना फूल जस्तै अधेरीमा मगमगाउने म त्यही उज्यालोमा त उन्न्युसँगै अभिशप्त हुँदै रहन्छु जिमीतिर युगौँपछि मेरा प्रिय रातहरूलाई बिउझाउँदै कुमारी कुन्तीसित संसर्गको तृप्ति मिसाएर उदाएको ए नकचरो सूर्य पर्दरको दुर्गन्धी पानीले धोएको तेरो रातो अनुहारमा घिनाउँदै थुकिदिन्छु म अवरुद्ध गर्दै तेरो रोशनीको सिन्दुरे प्रहरलाई पूर्वतिर फर्केर सहज गरिदिन्छु म दुई दिने सेनिटरी प्याड जस्तै तिनीहरूले भिजाइदिएको मेरो नाइलनको चिसो कच्छासँगै टाङ मुनिबाट स्वाट थुती च्यातेर मिल्काइदिन्छु मुखियाको सन्दुकका तमसुक जसरी पत्र पत्र परेका मेरा लाजका चाङहरूलाई भट्टीभित्र मार्तेका लठैतहरूले जसरी फलाक्छु अश्लील गाली त्यो कालो कुरीतिलाई समाजको तगाराको छेउमै पर्न नदिने अविवेकी उज्यालोले त हिस्टेरिया हुन्छ मलाई साँझमा फक्रदै रातमा रमाउँदै घमाइलो सँगै ओइलाइ जाने मालतीको नियति अब मन्जुर छैन मलाई सूर्यास्तसँगै चम्किँदै आउने ओ मेरो जिन्दगीको शुक्रतारा रात छँदै मलाई जागृत गर जागृत गर जागृत गर साह्रै मिठो कविता सुनाउनु भयो मिठो लाग्यो डाक्टर साहब अब हामी आजको कार्यक्रमबाट विदा हुनुपर्छ समयले हामीलाई विदा गरि नै सक्यो ओकल दोकल पिपल पात यो भर्खरै बजारमा आएको पुस्तक छ शिखा बुक्सले बजारमा ल्याएको छ र यो पुस्तक कविता संग्रह डाक्टर बिन्दु शर्माको जहाँबाट पनि हामीले पाउन सक्छौँ बजारमा यति कुरा मैले जानकारी गराउँदै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी भेट्ने मेरो फेसबुकमा बिन्दु शर्मा नै छ मोबाइल नम्बर चाहिँ मेरो अन्ठानब्बे पाँच बाह्र उन्तिस आठ सय छ अन्ठानब्बे पाँच बाह्र उनातिस आठ आठ शून्य छमा फोन गर्यो भने सम्पर्क गर्नु सकियो अनि फेसबुकमा इङ्ग्लिसबाट खोज्ने कि नेपाली पर्यो शर्मा भनेपछि भेटिन्छ र प्रतिक्रिया उहाँहरूले दिन सक्नुहुन्छ अथवा तपाईँसँग केही कुरा सोध्न पनि सक्नुहुन्छ हजुर हस् धेरै धेरै धन्यवाद हाम्रो एकल कविता वाचनमा आएर कविता वाचन गरिदिनु भयो यति धेरै राम्रा कुराहरू राखिदिनु भयो ज्ञान गुणका हार्दिक धन्यवाद स्वागत छ तपाईँलाई पहिलेदेखि म उज्यालोको एकल कविता वाचन सुनिरहेको आएको थिएँ एकदम लोकप्रिय कार्यक्रम हो यो त्यो तपाईँको सुमधुर स्वरमा सञ्चालित पहिलेदेखि त्यो श्रुति सम्वेगमा कविता त्यो आख्यानहरू उपन्यासहरू मैले सुन्दै आएकी हुँ अहिले पनि सुन्छु बेला बेलामा र त्यस्तो व्यक्तिसँग आज चाहिँ यो कविताकै न्युमा भेट्ने अवसर मिल्यो यसको लागि उज्यालो परिवार र विशेष गरी तपाईँप्रति हार्दिक आभार प्रकट गर्दछु हस् धेरै धेरै धन्यवाद आजका कवि डाक्टर बिन्दु शर्मा सँगै प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे एकल कविता वाचनबाट विदा हुन्छौँ अर्को हप्ता अर्को कविका साथ आउँछु नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन